कृषिको गुणस्तर किन यति खस्किँदै गयो नेपालमा किसानलाई सिकाउने र सघाउने संरचना हामीले के बनायौं कतिले काम गरे कतिले काम गरेनन् आज हामी नेपाल चौतारीमा यिनै प्रश्नको सेरफेरमा छलफल गर्दैछौ सोह्र साठी शून्य एक तीन चार पाँच चार सात हाम्रो पैसा नलाग्ने टेलिफोन नम्बर हो तपाईँले फोन गर्दा त्यसै गरी हामीलाई तपाईँ एसएमएस गर्न सक्नुहुन्छ नेपाल चौतारीको छोटो रूप एनसी टाइप गरी स्पेस दिनुहोस् र आफ्नो कुरा लेखेर हामीलाई पाँच पाँच शून्य शून्यमा एसएमएस गरिदिनुहोस् हामी फेसबुक र ट्विटरमा छौँ तपाईँले त्यहाँ पनि हामीलाई भेटाउन सक्नुहुन्छ आज हामीसँग कुराकानीका लागि स्टुडियोमा पाउन हुनुहुन्छ कृषि विभागका महानिर्देशक डाक्टर युवक धोजेसी डाक्टर साहब नेपाल चौतारीमा तपाईँलाई स्वागत छ धन्यवाद मैले तपाईँहरू कुराकानी सुरु गरिहालेँ अहिले जुन यो विषादी ले हामी सबैलाई तर्साएको छ अब तपाईँ त विषादी सम्बन्धी एकदमै धेरै जानकार मान्छे अलिकति बताइदिनुहोस् न खास यो भएको के हो यो वास्तवमा रासायनिक विषादी भनेको बिख हुन् औषधि होइनन् भन्ने किसिमको प्रचार प्रसार हामीले नेपाल सरकारको विभिन्न निकाय मार्फत र सरकारी गैर सरकारी निकाय मार्फत गइरहेको अवस्था हो तर पनि स्थिति के हो भन्दा एउटा बाध्यात्मक परिस्थितिको उपज हो एउटा सुरुमा हामीले कृषि उत्पादन वृद्धि गर्नुपर्छ भन्ने सिलसिलामा रासायनिक विषादी र रासायनिक मल अपरिहार्य चिज हुन् यिनलाई प्रयोग गर्यो भने हुन्छ भन्ने किसिमको सुरुमा गएको म्यासेज हो र जहाँसम्म अब यिनीहरूको यही ढङ्गले नै प्रयोग गर्नुपर्छ जथाभावी प्रयोग गर्नुपर्छ अथवा जथाभावी प्रयोग गर्दाखेरि असर गर्दैन भन्ने चिजको कमीमा ल्याउने कुरा जुन छ नि यसमा किसानहरूले वास्तवमा त्यो जथाभावी प्रयोग नगर्ने विषादीको सही मात्रामा छनौट गरेर प्रयोग नगर्ने त्यसपछि मात्रा सही मात्रामा प्रयोग नगर्ने सही अवस्थामा प्रयोग नगर्ने अनि प्रयोग गरिसकेपछि सबभन्दा ठूलो कुरो त वेटिङ पिरियड भन्छौँ हामी त्यो जुन चाहिँ विषादी छर्किसकेपछि कुनै पनि बालीमा अवशेष विषादीको अवशेष नष्ट भइसकेपछि बेचबिखन र उपभोग गर्नुपर्नेमा त्यो वेटिङ पिरियड चाहिँ नै उहाँहरूले कायम नगर्ने यो परिस्थिति एउटा हो र रासायनिक विषादीको जुन चाहिँ चपेटामा जानी नजानी प्रयोग गर्ने व्यक्ति मात्र नभई उपभोग गर्ने व्यक्ति र अरू त्यससँग खासै प्रत्यक्ष सरोकार नभएका व्यक्ति समेत भिक्टिमाइज भएको कुरा अत्यन्त दुःख लाग्दो कुरो हो र पछिल्ला दिनमा हामीले खास गरी कालीमाटी तरकारी बजार क्षेत्रमा जुन चाहिँ रासायनिक विषादीको अवशेष द्रुत विश्लेषणको कार्य अगाडि बढ़ायो कृषि विभागको बाली संरक्षण निर्देशनालय मार्फत यो भइसकेपछि एक खाले यसले देशमै माहौल छुट्टै क्रिएट गरिदिएको छ अहिले वास्तवमा पसल पसलमा ठाउँ ठाउँमा रासायनिक विषादीको दुरूपयोग गर्नु हुँदैन मानव स्वास्थ्यलाई असर गर्छ भन्ने किसिमको चर्चा व्यापक भएको अवस्था छ भनेपछि विषादीको प्रयोग गर्नु हुँदैन थियो त्यो गरियो त्यो बढी प्रयोग भयो सही ढङ्गले प्रयोग पनि भएन जसको असर हामी अहिले बेहोर्दै एक्ज्याक्टली किन यस्तो भयो त यो यसो हुनुमा खास गरी दुई तिनवटा कारण छ एउटा प्रमुख कारण त के भयो भने तपाईँको ओरिएन्टेसनै गलत भयो सुरुमा के भयो भने रासायनिक मल र रासायनिक विषादी भनेको उत्पादनका एकदम इम्पोर्टेन्ट कम्पोनेन्ट हुन् भनियो अर्को कुरा विकल्प भएन अर्को कुरा के छ भने तपाईँको उत्पादन गर्ने एउटा साइटमा हुन्छ प्रोडक्सन साइट एउटा छ उत्पादन गर्ने व्यक्ति र समूह एक खाले छ त्यसको उपभोग गर्ने समूह धेरै टाढा छ अनि त्यसपछि अहिले जस्तो हामीले यसरी चाहिँ अवशेषलाई अनुगमन गर्ने किसिमको जुन चाहिँ जाँच गर्ने किसिमको योभन्दा अगाडि धेरै रूपमा आएको थिएन योभन्दा अगाडि आएको के थियो भन्दा हामीले उहाँहरूको जनचेतना फैलाउने काम तालिमको मार्फतबाट उहाँहरूसँग समूहको मार्फतबाट हाम्रो कृषि प्रसारको कार्यक्रमको मार्फतबाट उहाँहरूलाई हामीले के मात्रै भनिरहेका थियौँ भन्दा विषादी भनेको हानिकारक चिज हुन् यिनीहरू सुरक्षित प्रयोग गर्नुपर्छ भन्ने किसिमको थियो त्यो भनेको भनाइ कस्तो भयो भने वास्तवमा त्यो सन्देश मात्रै त्यो एउटा अर्थी उपदेश जस्तो मात्रै भयो कि भनेपछि कृषि मन्त्रालयको यसभन्दा अगाडिको संरचना चाहिँ एउटा स्कुल जस्तो भयो पढाउने मात्रै हामीले त्यो पनि त्यति ठ्याक्कै त्यो त होइन प्रयोग प्रयोगत्मक कक्षा पनि हुन्थ्यो हामीले आइपिएम कृषक पाठशाला भनेर त्यो ढङ्गले पनि सञ्चालन गऱ्यौँ त्यो एक खाले कस्तो भयो भन्दा हामीले जाँच गरेर अलिकति अनुगमन गरिसकेपछि निषेधात्मक रूपमा जाने किसिमको एग्रेसिभ एक्सन भएन भन्न खोजेको शास्त्रीय ढङ्गले कसैलाई मात्रै भनिरहँदा अरू त्यो उपदेश दिइरहँदा मात्रै त्यो चिजको लागु नहुँदो रहेछ यसमा पनि हामीलाई अहिले महसुस भएको के हो भने वास्तवमा उहाँहरूलाई तपाईँको अब आइन्दादेखि रासायनिक विषादी भेट्यो भने तपाईँको उत्पादन हामीले नष्ट गरिदिन्छौँ तपाईँलाई समेत कारवाही हुन्छ भन्ने किसिमको जब यो आयो आइसकेपछि अहिले यसले व्यापक चर्चा पाएको छ हुन त अब कृषिका कार्यक्रमहरू योभन्दा अगाडि त्यो ढङ्गबाट नगएका होइनन् रासायनिक विषादीको अवशेष भेटिने क्रम कहीँ कतै छिटफुट रूपमा थियो अहिले त हामीले के गर्यौँ भने दैनिक हप्ताको छ दिन हामीले वास्तवमा एक दिन मात्रै बाहेक हप्ताको छ दिन बिहानमा हाम्रो कार्यालयका कर्मचारी साथीहरू दैनिक जाँच गर्नुहुन्छ र त्यस्तो भेटिएको अवस्थामा हामीले चाहिँ नष्ट गरिदिन्छौँ अब अहिले तपाईँहरूले दैनिक जाँच गर्दा कस्तो पाउनुभयो डाक्टर युवक ध्वजम भन्नु अहिले अहिलेसम्मको स्थिति हेर्दा हामीले यो दुई हजार एकात्तर साल असार चार गतेदेखि हामीले सुरुवात गरेका हौँ हालसम्म आजको दिनसम्म हामीले आएर दुई सय चालिसवटा नमुनाहरू तरकारीका विभिन्न ठाउँबाट आएको नमुनाहरू भेटेको अवस्था मतलब जाँचिसकेको अवस्था हो यसमा हाम्रो अब यो अलिकति बुझ्नुपर्ने कुरा के छ भने प्रथम प्रथमत तपाईँको दस बाह्रवटा जिल्ला आठ नौवटा जिल्लाबाट आउने उत्पादन नेपाल सरकारले प्रतिबन्ध लगायो भन्ने कुरा नै म खण्डन गर्न चाहन्छु नेपाल सरकारले प्रतिबन्ध लगाएकै छैन यो मिडियाबाट गलत रूपमा आयो हामीले लगाएको त कसलाई छौँ भन्दाखेरि रासायनिक विषादीको मापन अवशेष मापन गर्दा त्यो अवशेष एउटा हाम्रो शरीरलाई हानिकारक तहसम्मको पुग्ने किसिमको चिज बेचबिखन गर्न लगाएका छौँ त्यो चिज भनेको त पहिले त निर्वाध रूपमा उत्पादन काठमाडौँ आउन सक्छ आइसकेपछि यदि त्यो तहभन्दा तल छ भने निर्वाध रूपमा बिक्री भण्डा गर्न सक्नुहुन्छ त्यस्तो किसान तर्साउनु पर्छ भनेपछि जिल्लाहरूलाई कुनै एउटा जिल्लामा उब्जनी भएको उत्पादन अहिले चाहिँ बेच्न बन्द गरेको भन्ने कुरा साँचो होइन त्यो होइन त्यो सरासर झुटो हो त्यो गलत रूपमा पत्र पत्रिकामा आएको छ कहीँ कसै कसैले त्यो ढङ्गले प्रेसित गरिरहनु भएको छ र हामीले गरेको के हो भने जाँच गरेको हो जाँच गर्दाखेरि तहभन्दा जुन चाहिँ अवशेषको तहभन्दा तल आयो भने निर्वाध रूपमा बेच्न सकिन्छ र माथि आएको चाहिँ हामी नोक्सान गरिदिन्छौँ र त्यो तहभन्दा माथि आएको चिजलाई प्रतिबन्ध लगाएको हामीले त्यो एउटा कुरो छ र हामीले वास्तवमा अहिले कालीमाटीमा गरेको के हो भने स्पेक्ट्रोफोटोमिटर भन्ने एउटा मेसिन छ जसले कुनै पनि तरकारी अथवा अनाजहरूमा रासायनिक विषादी प्रयोग गरिसकेको छ भने त्यस्ता नमुनाहरूलाई त्यो मेसिनमा राखेर हामीले चेक गरिन्छ चेक गर्दा यहाँनिर बुझ्नुपर्ने कुरा के छ भने यति प्रतिशत विषादी भेट्यो उति प्रतिशत भेट्यो भन्ने कुरा पनि झुट हो त्यसले प्रतिशत दिँदैन त्यसलाई बुझ्नुपर्ने कुरा के छ भने त्यसको तीनवटा तह छ एउटा तह खास गरी एकदेखि पैँतिससम्मको त्यसलाई हामीले चाहिँ वास्तवमा इन्हिबिसन रेट भनेको त्यसको चाहिँ रोकावट दर खाना हुने भनौँ न खाना हुने हामीले सामान्य भाषामा बुझ्दा जस्तो तपाईँले प्रेसर हाम्रो शरीरको प्रेसर नापिन्छ किन एक सय बिस र असी तोक्यो अथवा तल र माथिको एउटा दर तोके जस्तै हाम्रो त्यसको इन टोटल नाइन्टीमा फिक्स गरेको छ त्यो नाइन्टी पर्सेन्ट होइन त्यो नाइन्टीमा फिक्स गरेको मेसिन छ अब कुनै पनि तरकारीको स्याम्पललाई हामीले राख्यौँ भने मतलब टेस्ट गऱ्यौँ भने एकदेखि पैँतिसभित्र त्यसले हाम्रो चाहिँ अध्ययनको रिडिङ दियो भने त्यसलाई खाना हुन्छ यसको मतलब के हो भने त्यति प्रतिशतसम्मको त्यसमा केही विषादीको अवशेष हुँदाखेरि हाम्रो शरीरको कोलिन स्टोरेज इन्जाइम भनिन्छ त्यो इन्जाइमलाई बन्द गर्दैन त्यो इन्जाइम हाम्रो शरीरको रक्त सञ्चार फैलाउन र हामीलाई हिँडुल गर्न गतिशील राख्नको लागि मद्दत पुर्याउने चिज हो त्यो सबै जीवित वस्तुमा हुन्छ एकदेखि पैतिस देखियो भने त्यो खाना हुन्छ पैँतिसदेखि देखियो भने त्यो चाहिँ हामीले क्वारेन्टाइनमा राखेर केही दिनपछि त्यसलाई तातो पानीमा राम्रोसँग पखालेर रा, दुई तिन दिनपछि हामीले चाहिँ नै अलिकति सुकाएर खान हुन्छ त्यो तपाईँले बेच्न दिइरहनु भएको छ पैँतिसदेखि पैँतालिस बेच्न दिएका छौँ र हामीले सल्लाह दिएर हामीले उहाँहरूलाई सुझाव दिएर यो ढङ्गले खाना उपयोग गर्न हुन्छ भने र त्यसले पनि हानि गर्दैन त्यो हानि गर्ने भएको भए हामीले चाहिँ वास्तवमा बेच्न दिने थिएनौँ सल्लाह तपाईँहरूले कसलाई दिइरहनु भएको छ व्यापारीलाई हामीले आउने किसानहरूलाई हामीले जिल्ला हाम्रो कृषि विकास कार्यालय मार्फत लिखित रूपमा रेडियो एफएम टेलिभिजनमा हामीले विभिन्न उसबाट हामीले यो फैलाएको हुनाले भनेपछि त अब यो किन्ने मान्छेलाई त थाहा हुँदैन नि पैँतिसदेखि पैँतालिस यो पनि अब जस्तो कुन चिज हो भन्ने चिज जस्तो तपाईँले किन्ने मान्छेलाई थाहा यसरी हुनु पर्यो कि जुन चिजको बेच्न नहुने त्यो हामीले तुरन्तै नष्ट गरिहालेका छौँ अथवा बेच्न दिएका छैनौँ जुन चिज बेच्न दिइएको छ त्यहाँ टेस्ट गरेर त्यो खाँदा उहाँहरू सुरक्षित हुनुहुन्छ हामीसँग के सम्पर्क हुनुहुन्छ म तपाईँलाई त्यति लान्छु सबभन्दा पहिला काभ्रे पलाञ्चोकबाट समीर खड्काजी हुनुहुन्छ बाँसखालबाट हुनुहुन्छ अहिले काभ्रे पलाञ्चोक काठमाडौँमा धेरै तरकारी भित्राउने एउटा ठाउँ मध्ये पर्छ समीरजी नमस्कार हजुर नमस्कार नेपाल जत्रमा स्वागत छ समीरजी हजुर धन्यवाद अतिथिज्यूलाई मेरो नमस्कार हस् नमस्कार समीरजी सर्वप्रथम त जुन औषधि घातक औषधिहरू भित्र्यो भन्ने छ यो चाहिँ सोह्र साल जनताले त गएर सिधै त भित्रिएन यो त विभिन्न निकाय मार्फत चाहिँ नेपाल सरकारको चाहिँ विभिन्न तहबालाई चाहिँ पार गरेर आउँछ त्यहाँ नेपाल सरकारले किन चाहिँ रोक लाउन सकेन अर्कोतर्फ चाहिँ बिक्री वितरण जहाँ गाउँ गाउँमा लगेर चाहिँ गरिन्छ यो यसको एग्रोभेटको लागि चाहिँ नेपाल सरकार कृषि विकास कार्यालय कार्यालयले चाहिँ स्वीकृति दिन्छ तालिम दिएर त्यहाँ चाहिँ किन एकदम चाहिँ कडा साथ त्यो चाहिँ प्रमाणपत्र दिन सकिएन अर्कोतर्फ चाहिँ अहिले जुन तरकारीहरू चाहिँ ठाउँ ठाउँबाट चाहिँ गयो जुन हाम्रो पाँचखल एरियालाई पनि विशेष रूपमा चाहिँ लियो यसरी चाहिँ जाँदाखेरि चाहिँ जुन अहिले तपाईँले भन्दा भन्दै भन्नुभयो यो मिडियाको कारण चाहिँ हो हामीले चाहिँ रोक लगाएको छैनौँ भन्नुभयो त्यस कारण चाहिँ हामी सोझा सोझा जनताका चाहिँ तरकारीहरू चाहिँ अहिले चाहिँ व्यापारीहरूले चाहिँ किन् किन्न चाहिँ छोडे छोडिसके त्यो अवस्था चाहिँ सोझा साझा अशिक्षित व्यक्तिहरू चाहिँ अहिले मारमा परिरहेछन् यसको जिम्मेवारी सरकार लिनुपर्छ कि पर्दैन अनि एकातिर चाहिँ सरकार आफै रोक लाउन खोज्ने अर्कोतिर चाहिँ आफै भित्राउन खोज्ने यो आफै हामी आफै बोक्सी जस्तो देखियो यसको हस् धन्यवाद समीरजी समीर खड्का काभ्रे खालबाट हामी यसमा छलफल गर्नुपर्ने विषय उहाँले महत्त्वपूर्ण कुरा उठाउनुभयो म पवन राईजीलाई लिइहाल्छु उदयपुरबाट हामीसँग सम्पर्क हुनुहुन्छ पवनजी नमस्कार हजुर नमस्कार हजुर पवनजी भन्नुहोस् हजुर मेरो बुवामा पनि किसान हुनुहुन्छ यस्तै तरकारी खेती अनि हामी पनि यस्तो विषादी प्रयोग गरेर तरकारी उत्पादन गर्छौँ अनि यहाँनिर हामी यसरी तरकारी उत्पादन नगरी पनि हुन्न हाम्रो जीविका चल्न गाह्रो छ होइन अनि यहाँनिर फेरि खाने उपभोक्ताहरूलाई पनि असर गर्छ यसले यसको लागि चाहिँ सरकारले के व्यवस्था गर्छ भन्ने हस् धन्यवाद पवन राई उदयपुरबाट हुनुहुन्थ्यो हामीसँग अखिल नेपाल किसान महासङ्घ को अनुसन्धान विभाग प्रमुख डाक्टर केशव खड्का पनि आइपुग्नुभयो जे कृषि पनि अलि ढिला ढिला हुँदै थियो उहाँ पनि ढिला आइपुग्नुभयो <laughs> प्रत्यक्ष कार्यक्रम थियो म डाक्टर केशव खड्कालासँग लागिहाल्छु हामी कुराकानी गर्दै थियौँ अघि हामीले के छलफल गऱ्यौँ भन्दा विषादीको प्रयोग नेपालमा कृषिमा हुनु हुँदैन थियो त्यो प्रयोग हुन थाले त्यसपछि सही ढङ्गले प्रयोग भएको भए पनि समस्या कम हुन्थ्यो होला सही ढङ्गको प्रयोग पनि भएन र जुन वेटिङ पिरियड भनेर उहाँले केही समयसम्म त्यसलाई छोड दिने ताकि त्यो विषादी चाहिँ जिउमा असर पर्ने पर्ने खालको रौन्जेलसम्म तरकारीमा रौन्जेलसम्म त्यो बजारमा गएन भने पनि असर कम हुन्थ्यो त्यो पनि भएन उहाँले यी तिनवटा कुरा भन्नुभयो डाक्टर केशव खड्का तपाईँ किस नेकपा एमालेसँग सम्बद्ध अखिल नगर किसान महासङ्घमा हुनुहुन्छ एकदमै तपाईँको लामो अनुभव पनि छ अनुसन्धान विभागमा काम गर्नुहुन्छ विषादी प्रयोगै नगरिकन नेपालका किसानहरूले बजारमा लाने गरी उत्पादन गर्न सक्ने अवस्था नेपालमा छ धन्यवाद प्रश्नको अलि गम्भीर्यताबाट चाहिँ के त छ र म के भन्छु भने अहिलेको आधुनिक कृषि प्रणालीलाई हामीले अप्नाउने हो अगाडि बढ्ने हो भने तपाईँको यो कीटनाशक औषधि चाहिँ अथवा यो पेस्टिसाइड्सहरू इत्यादि प्रयोगै नगर्ने त्यो हामी छुट्टै एउटा के अरे टापुमा बसेर काम गर्छौँ भन्ने खालको कन्सेप्ट रहनु त्यो आफैमा ठिक होइन किनभने तपाईँको विज्ञान र प्रविधिले यस्ता कुराहरू विकसित गर्दै लिएर आएको छ जसलाई तपाईँको मानव जीवनलाई सहज र तपाईँको के त एउटा सुपथ हिसाबमा अगाडि बढ्नलाई सहयोग गर्छ त्यस त्यो टेक्नोलोजीबाट तपाईँ आउट भएर समय सन्दर्भभन्दा बाहिर गएर कहिले पन्ध्रौँ शताब्दी अठारौँ शताब्दीको जीवन बिताउने हो र त्यो बेलामा पनि गोबरमा विभिन्न किसिमका किराहरू आउँथ्यो होलान् हानिकारक स्वास्थ्यमा हुने कुराहरू हुन्थ्यो होला हामीलाई थाहा थिएन तर अहिले त तपाईँको त्यो हामी अब चाहिँ यो कीटनाशक औषधि गर्दा तपाईँ दुई थरी हुन्छ क्या एउटा एउटा सिस्टेमिक अर्को तपाईँको चाहिँ कि त यो कन्ट्याजियस होइन जुन छोएर हुने विखादीको प्रयोग छ त्यसलाई हामी कन्ट्यानियस भन्छौँ त्यो कन्ट्यामिनेट भएर जाने अर्को चाहिँ सिस्टेमिक भने ज्वराबाट लिएर आउने क्या त्यो छ कि छैन भनेर हेर्ने पनि हामीसित थिएन त्यस कारण यसलाई विषादीलाई ठ्याक्कै हामीले चाहिँ त एउटा के भनौँ यो एन्टाइ लाइफ होइन भने मतलब जीवन विरुद्धको कुरो हो भनेर बुझिदिनु भएन बुझिदिनु भने कहाँनिर पऱ्यो भनेदेखि यसलाई हामीले सावधानीपूर्वक प्रयोग गर्नुपर्छ त्यो सावधानीपूर्वक प्रयोग गर्ने कुरामा चाहिँ हामी पछि परेकै हो र त्यसलाई चाहिँ हामीले भन्नुहोस् हाम्रा अशिक्षित किसान छन् भने त्यो अशिक्षित किसान समक्ष हामी कसरी पुग्ने तिमीलाई पहिला यसको अगाडिपट्टि उहाँहरूलाई चाहिँ किसानको के दोष बिचरा भन्नुहोस् न घरमा लगाएको बाली सकिन आँट्यो किराले खायो बजारमा जान्छ उसले जे भेट्टा त्यो ल्याएर जसरी भेट्टा त्यसरी उसले आफूले जे जाने त्यही अनुसार गर्छ भन्नुहोस् तपाईँ यो मल्टिनेसनल कर्पोरेसन्सहरू जसले चाहिँ यो चाहिँ कता कृषि उत्पाद के अरे यो यस्ता पेस्टिसाइडहरू उत्पादन गरेर अरबौँ डलर कमाइरहेका छन् कि तिनीहरूको उत्तरदायित्व रहँदैन तपाईँ नेपालमा बेच्दाखेरि नेपाली भाषा त लेखिया हुनुपर्छ तपाईँ त्यो विषादीको बुट्टा हेर्नुहोस् अङ्ग्रेजीमा छ भन्नुहोस् एउटा चाहिँ के त गाउँको अशिक्षित किसानले कुन बेला अङ्ग्रेजी पढेर अनि त्यो अङ्ग्रेजीमा लेख्या कसन भनेर रातो अक्षरले पार्या कसरी हेर्छ त्यस कारण समस्या यहाँनिर हो होइन त्यसकारण त्यो कुराहरूलाई हामीले सही ढङ्गबाट कसरी प्रयोग गर्ने त्यहाँतिर चाहिँ हामी लागौँ पहिलो कुरा मलाई यहाँनिर म अर्कै दुईजना श्रोता पनि पर्खेर बस्नु भएको छ म उहाँहरू लिइहाल्छु नवलपरासीबाट तीर्थराज भट्टराईजी हुनुहुन्छ तीर्थजी नमस्कार हजुर नमस्कार राजनजी हजुर भन्नुहोस् तीर्थजी अनि खड्गाजी नमस्कार नमस्कार नमस्कार है प्रश्न के छ भन्दाखेरि यो विषादी प्रयोग चाहिँ अत्याधिक भयो नेपालमा होइन यति मात्रामा विषादी प्रयोग गर्ने भने कि मोनिटरिङ पनि भएछ हाम्रो लाग्दैन विषारी प्रयोग गरेका तरकारीहरूलाई यति मात्रामा पकाएर अथवा यति समयसम्म पकाउँदाखेरि त्यसको विष हट्ने भन्ने केही छ त्यस्तो त्यो पनि भयो एउटा होइन साइज जुन औषधिको नामहरू चाहिँ अङ्ग्रेजीमा लेखेको छ भन्ने सही भन्नुभयो हो त्यसको नामहरूको बारेमा अनुभज्ञ छौँ त्यसको असरहरू लेखाएको हुन्छ त्यसमा त्यो हो के छ अब सरकारले चाहिँ यो विषादी प्रयोग त रोक्न सक्दैन होला जहाँसम्म किनकि उत्पादन बढाउन पनि विषादी अलिअलि प्रयोग त गर्नै पऱ्यो होइन कति मात्रामा प्रयोग गर्ने यताउति जुन मोनिटरिङ गर्नुपर्ने त्यो भएछ लागेन के छ व्यवस्थासम्म हस् धन्यवाद उहाँ नवलपरा शिवकबाट तीर्थराज भट्ट हुनुहुन्थ्यो हामीसँग सरलाईबाट ज्योति नारायण शाह हुनुहुन्छ ज्योतिजी नमस्ते हजुर नमस्कार दाई हजुर भन्नुहोस् पनि मेरो नमस्कार छ नमस्कार सबभन्दा बढी उत्पादन भनेको सर हाम्रो लालबन्दीबाट हरिणबाट नवलपुर बजार पनि तरकारी धेरै निकासी हजुर काठमाडौँ हुन्छ त्यसमा चाहिँ विषादीको मात्रा कति छ त्यो पत्ता अहिलेसम्म भएको भएन हामी कसरी सुरक्षित हुने र कसरी खाने त्यो तरिकाको बारेमा भनिदिनु होला र विषादी छ कि छैन कसरी प्रमाणित गर्नुभयो हस् धन्यवाद ज्योतनारायण शाहजी सरलाई बताउनुहुन्थ्यो म जेसे जितेर लाग्छु पहिलो अघि हामीलाई सुरुमा एकजना श्रोता समीरजीले समीरजीले के भन्नुभयो भन्दा नेपालमा विषादी किसानले किन्ने बजारसम्म सरकारले ल्याए सरकारकै अनुमतिमा ती बेच्नलाई राखिए र किसानले किने त्यो बेच्नलाई राखिएको विषादी किसानले किन्न लागेको थियो कि थिएन भनेर सरकारले जाँचेको थियो समीरजी लगायत अन्य सम्पूर्ण प्रश्नकर्ता साथीहरूलाई धन्यवाद वास्तवमा यहाँनिर हामीले बुझ्नुपर्ने कुरा के छ भने नेपालमा धेरै पहिले एआइसी भन्ने मार्फत र अन्य निकाय मार्फत सरकारले विषादी आयात गर्थ्यो पहिलो कुरा म क्लियर पारौँ अहिले सरकारले विषादी आयात गर्दैन अहिले प्राइभेट फर्महरू कम्पनीहरूले विषादी आयात गर्नुहुन्छ आयात गर्दा कुनै पनि यो देशमा रजिस्टर गर्न नहुने पञ्जीकृत गर्न नहुने विषादीहरूलाई हामी गर्दैनौँ त्यो भनेको हाम्रो सूची छ म यो छोटो अवधिमा त्यो दुई तीन सयको नाम भन्नलाई सम्भव छैन र हामीले अहिले छोटकरीमा बुझ्नुपर्ने कुरा के हो भने पन्ध्रवटा जति रासायनिक विषादीहरूलाई विश्व स्वास्थ्य संगठनको एउटा मतलब मापन अनुसार हामीले पनि प्रतिबन्ध लगाइसकेका छौँ ती प्रतिबन्धित विषादी हामीले रजिस्टर पनि गर्दैनौँ आयात पनि गर्दैनौँ र बजारमा बेचबिखन गरेको अवस्था छ भने तिनीहरूलाई हाम्रो विषादी इन्सपेक्टर साथीहरू हुनुहुन्छ उहाँहरू मार्फत पसलहरूको लाइसेन्स इजाजत पनि बन्द गरिदिन्छौँ यो यो यो यो कुरालाई हामीले सक्कै हाल्नुपर्छ सबभन्दा पहिला सबभन्दा मैले चाहिँ खड्काजीलाई सोध्न खोजेको अहिले हामीले जुन कुरा गऱ्यौँ विषादी नेपालमा कसरी भित्रिन्छ भन्ने कुरालाई सबभन्दा पहिला छिचोलौँ त्यो सजिलो हुन्छ नेपालमा अहिले भित्रिरहेका विषादीहरू अहिले जेसीजीले भनेअनुसार केही विषादी नेपालले भित्री हुन्छ भनेर अनुमति दिएको छ दुई सयवटाको नाम पन्ध्र सोह्रवटा त्यस्ता विषादीहरू छन् जुन नेपाली सरकारले प्रतिबन्धित छन् भनेपछि जुन प्रतिबन्धित छन् जुन प्रयोग गर्नु हुँदैन भनेर प्रतिबन्ध लगाइयो ती विषादीहरू नेपाली बजारमा पाइन्छ कि पाइँदैन किसानको प्रतिनिधित्वको हैसियतले र बजारमा उपभोक्ताको हैसियतले म भनौँ ती पाइन्छन् पाइन्छ कि पाइँदैन भने प्रशस्त पाइन्छन् एकछिन कसरी पाइयो अब तपाईँहरू पहिलो कुरो ती प्रतिबन्धित हुन् भन्ने कुरा किसानलाई थाहा छ कि छैन अब बजारमा पाइयो कसरी तपाईँको विषय के हो यो मलाई के लाग्छ भन्नु होला भने हाम्रो एउटा त अलिकति यो के भने खुला बजारको खुला बोर्डरको जुन स्थिति छ त्यसले पनि धेरै काम गरिरहेछ दोस्रो चाहिँ तपाईँको यो विभिन्न उसबाट के भनौँ हाम्रो नाकाबाट भित्रिने क्रममा होइन विभिन्न तौर तरिकाबाट त्यो भित्रिने प्रथाले पनि धेरै सहयोग गरिरहेछ तेस्रो कुरो चाहिँ मुख्य के हो भने त्यस्ता कुराहरू किसानमा बढी पपुलर छन् किनभने हिजो दस पन्ध्र बिस वर्षदेखि उहाँहरूले प्रयोग गर्दै आउनुभयो अब अहिले आएर एक्कासी चाहिँ के त तपाईँको त्यो अब यो प्रयोग गर्नुहुन्न भनेर राखियो त्यो कुराको न प्रचार छ न प्रसार छ न चाहिँ हामी जस्ता किसान सङ्गठनहरू हामी मात्रै होइनौँ होइन हो नेकपा एमाले भन्नुभयो हामी त्यति मात्रै पनि होइनौँ क्या कहिलेकाहीँ होइन त्यो हामी पार्टीको भन्दा नि बाहिर गएर सारा हाम्रा किसान होइन बाह्र लाख बाह्र लाख होइन मैले भन्न खोजेँ बाह्र लाख त यो त किसानको मेम्बरसिप छ होइन त्यो भित्रपट्टि धेरै छन् तर हामी बेसिकल्ली हामी हौ फेरि त्यो होइन भन्ने होइन तर त्यही मात्रै होइन क्या कि किसान दाजुभाइको हकितका कुराहरूमा कहिलेकाहीँ कृषि मन्त्री हाम्रै हुँदाखेरि पनि हामीले सडकमा लगानी काम गरेका छौँ किनभने त्यसरी हामी गएका छौँ मैले एकै मिनट यसलाई म सिद्ध्याइहालौँ कि त्यसकारण यो विषारी औषधिहरूको विषयमा चाहिँ जसरी अहिले चाहिँ कता हाम्रो जेसीजीले भन्नुभयो नि हामीले सिट लिस्ट निकालिदिएका छौँ यो हुँदैन भनेको छौँ र नै सरकारको दायित्व पुरा हुँदैन क्या सरकारको दायित्व त्यो बेलामा हुन्छ जबकि हामी जस्ता चाहिँ जस्तो गत वर्ष नै कृषिलाई छुट्याइएको बजेटमध्ये होइन हामीले कति आधाभन्दा बढी फिर्ता गऱ्यौँ किनभने हाम्रो गर्ने ठाउँ छैन यतापट्टि किसानलाई चाहिँ त सूचना नपुगेर हामी बिखादी किनेर उहाँ आफै पनि म आफै पनि खाँदैछु म म म सकाल्छु जेसीजी जस्तो सबभन्दा पहिला अघि तपाईँले भन्नुभयो प्रतिबन्धित भनिएका औषधिहरू विषादीहरू चाहिँ सरकारले प्रतिबन्धित भनेको छ त्यो बजारमा नआओस् भन्ने कुरालाई सरकार प्रयत्नशील त होला बजारमा प्रशस्त पाइन्छ भनेर भन्नुभयो यहाँनिर म अघिकै कुरालाई निरन्तरता दिँदै थिएँ अहिले तपाईँको जस्तो नेपालका केही बढी रासायनिक विषादी प्रयोग हुने जिल्लाहरू भनेर भनिएका जिल्लाहरूमै भन्दा पनि काभ्रे जिल्लाको प्रमुख जिल्ला अधिकारी केदार नेउपाने लगायत त्यहाँ हाम्रो चाहिने जिल्ला कृषि विकास कार्यालयको सहदेव हुमुगाईजी लगायत अहिले मात्र रिसेन्टली म आज बिहान मात्रै कुरा गरेको छु उहाँले दुई दिन अगाडि विभिन्न त्यहाँको प्रतिनिधिको बीचमा गर्नुभयो काठमाडौँमा हामीले गऱ्यौँ केही समय अगाडि म आफै आजभन्दा चार वर्ष अगाडि यहाँ चाहिँ पेसिसाइड इन्सपेक्टरलाई लिएर जाँदा काठमाडौँमै पनि मैले कुनै ठाउँमा भेटेको अवस्था हो दुःख लाग्दो कुरो तर अहिलेको रिपोर्ट म अहिले कृषि विभागको महानिर्देशक छु र मलाई आएको रिपोर्ट पचहत्तर जिल्ला मध्येमा अनुगमन गरेका साथीहरूले प्रतिबन्धित र ब्यान्ड पेस्टिसाइडहरू खास गरी डेट एक्सपायर पेस्टिसाइडहरू हामीले केही डेट एक्सपायर भेटेका छौँ प्रतिबन्धित भेटेका छैनौँ भेट्दै भेट्नु भएको छैन भेट्नु भएको छैन मलाई आएको रिपोर्ट आज बिहानको सम्म छ र मलाई लाग्छ अहिले काभ्रेकै साथीहरूले पनि सुनिरहनु भएको छ होला यो कुरा कि उहाँहरूको रिपोर्ट काभ्रेमा भेट्नु भएन भनेपछि अघि एकछिन मैले एक मिनट यो कुरालाई समीरजीको जुन प्रश्न छ हाम्रो तरकारी किन्न छोडियो भन्ने प्रश्नलाई क्लियर पार्छु म यो होइन सर्वथा मैले अघि पनि भनेको थिएँ हामीले किन्न छोडेको अवश्य यो हो कि समीरजी लगायत हरेक राजनीतिक दलका साथीहरू पोलिसी लेभलका मान्छे सबैले भने रासायनिक विषादी भएको चिज बेचबिखन गर्नेमा सहयोग गर्नुपर्छ त्यो प्रतिबन्ध लगाउने क्रममा सहयोग गर्नुपर्छ र हामीले उत्पादनलाई प्रतिबन्ध लगाएकै होइन निर्वाध रूपमा कुनै पनि चिज काठमाडौँमा आउन सक्छ र अन्त पनि बेचबिखन गर्न सकिन्छ तर रासायनिक विषादीको मात्रा भेटिएको छ भने यो हामी हर कोहीको एउटा कर्तव्य हो त्यसलाई नोक्सान पार्नुपर्छ मैले अर्को अलिकति खुट्याउन खोजेको कुरा नि जस्तो तपाईँले भन्नुभयो केही विषादी प्रतिबन्धित विषादी काठमाडौँमा पनि भेटिए भनेर त्यो चार वर्ष अगाडि कुरा गर्दैछु म अहिले भेटेको छैन अहिले मलाई आएको रिपोर्ट पचहत्तरै जिल्लामा प्रतिबन्धित विषादी नेपालमा आउन सकेको होला कुनै ठाउँ ल्याएर कसरी लुकाएर बेचेको होला तर हामी अनुगमनको क्रममा जाँदा हामीले भेटेका छैनौँ मलाई आज बिहानसम्मको रिपोर्टमा यो छ कृषि विभागले चार वर्षमा पाँच वर्षमा छ वर्षमा प्रतिबन्धित औषधि बेचेको नाममा कतिजना मान्छेलाई कारवाही गर्यो हो त्यति बेला हामीले खास गरी पहिले तपाईँले राम्रो कुरा उठाउनुभयो हामी जीवनाशक विषादी ऐन दुई हजार अडचालिस र न्यायावली दुई हजार पचास छ अब अलिकति समय सन्दर्भ चेन्ज हुँदै जाँदा हामीले त्यो संसारको जरिमाना गरेको उहाँहरूको लाइसेन्स रिन्यू नगरेको त्यो किसिमको अवस्था हो उहाँहरूलाई र त्यसमा अहिले जति पनि छ अत्यन्तै दुई हजार रुपियाँ जरिमाना गर्ने पाँच हजार गर्ने लाइसेन्स खारेज गर्ने चिजले मात्रै कडा भएन यही कारणले अहिले हामीले जीवनाशक विषय ऐन र नियमलाई संसदसम्म लगेर यसलाई कारवाहीको दायरा बढाउने पचास हजारसम्म जरिमाना गर्ने केही महिना जेल राख्ने भन्ने जस्ता कुराहरूलाई राखेका छौँ अब यो संसदले हिम्मत देखाउनु पर्छ र यो ऐन परिमार्जन भयो भने मलाई लाग्छ अब हामी जसरी कडाई रूपमा उत्रेका छौँ यो चिजमा यसले केही चाहिँ सघाउ पुऱ्याउँछ हामीसँग नवराज घिमिरे हुनुहुन्छ बाह्रबाट हुनुहुन्छ नवराजी नमस्ते नमस्ते सर हजुर नवराजी भन्नुहोस् हाम्रो अतिथिज्यूलाई नमस्कार नमस्कार नमस्ते म बाह्रबाट किसान हजुर जुन हामीले अहिले जुन विषादी प्रयोग गरिरहेका छौँ फोर जी विषादीहरू जबकि हामी तरकारी बालीमाहरूमा फोर जी विषारी प्रयोग गर्नै हुँदैन भन्ने गरिन्छ तब पनि हाम्रो यहाँ बारा जिल्लामा भेन्टादेखि लिएर अन्य खुर्सानीमा पनि यो बढी रूपमा प्रयोग गरिन्छ जबकि किसानलाई पनि किसानले त कसरी उत्पादन गर्छ भने उसलाई बढी नाफा हुने तरिकाले तर उपभोक्तालाई स्वस्थ र सुलभ तरिकाले चाहियो यो बिचमा चाहिँ एउटा उपभोक्ताको मर्खा एउटा त्यसपछि गएर किसानको मर्खा किसानलाई चाहिँ जति सक्या धेरै चाहियो र उपभोक्तालाई राम्रो चाहियो यो बिचमा चाहिँ कस्तो हुन्छ भने तपाईँको उत्पादन राम्रो नभए त यो बजारमा बिग्दैन राम्रो बनाउनु लागि बिचारी प्रयोग गर्नु पर्यो जब नराम्रो छ भने पनि त्यसलाई चाहिँ साठी गरेर जुन यो प्रभावित गर्नुपर्ने व्यवस्था हुनु पऱ्यो कि यसमा विषादी रहेको छ तपाईँहरूले खाँदाखेरि बरु दुई रुपियाँ महँगो तिर्नुहोस् यो चाहिँ राम्रो छ भन्ने व्यवस्था भयो भने नेपालमा अझै राम्रो हुन्थ्यो कि हस् धन्यवाद नवराज घिमिरे बाह्रबाट मलाई उहाँको तपाईँ त्यसको जानकार मान्छे जिसिजी उहाँले जुन विषादीको कुरा गर्नुभयो नि त्यो विषादी के भित्र पर्छ प्रतिबन्धित भित्र पर्छ कि पर्दैन उहाँले भनेको विषादी फोर जी भन्नुभयो जहाँसम्म मैले यो फोर जी भनेको अलिक क्लियर कट भएन होइन अब जहाँसम्म उहाँले भनेका आधारमा मात्रै मलाई लाग्छ यो प्रतिबन्धित होइन भन्ने छुट्याउन सकिन्न उहाँको एउटा कुरा असाध्यै राम्रो के छ भने कुनै पनि चिजको प्रमाणीकरण गरेर दिने भने यही कुरालाई मध्यनजर राखेर राष्ट्रिय आइपिएम कार्यक्रमबाट हाम्रो कार्यक्रमबाट हामीले अहिले जति पनि गुड एग्रिकल्चर प्र्याक्टिस अथवा विषादी भनेको प्रयोगै नगर्ने भन्या होइन यहाँनिर म सबै श्रोताहरूलाई के कुरा राख्न चाहन्छु भने हाम्रा हरेक प्रकारको विषादी छन् कुनै हरियो लेभलका कुनै निलो लेभलका त्योसम्म प्रयोग गरियो भने जस्तो मालाथिन तपाईँले निर्वाध रूपमा प्रयोग गर्नुहोस् चार दिनपछि पाँच दिनपछि बजारमा लगेर बेच्नुहोस् त्यसको अवशेष नोक्सान भएको हुन्छ तपाईँ तपाईँका परिवार आफन्त जसले उपभोग गर्दा पनि त्यसबाट सुरक्षित छ हामीले भन्न खोजेको के हो भने कुनै पनि विषादी प्रयोग गरिसकेपछि त्यसको अवशेष रहँदा रहँदै बेच्नु भनेको अपराध हो पाप हो यो कुरालाई हामी प्रतिबन्ध लगाएका हौं र प्रमाणीकरण गरेर गर्ने काम अब बिस्तारै हामीले अगाडि बढाएका छौं यो कार्यक्रमको मार्फतबाट म के अनुरोध गर्न चाहन्छु भने रासायनिक विषादी आवश्यकता मात्रै परेको अवस्थामा प्रयोग गर्ने हो भने सबभन्दा शुरूमा कडा विषादी प्रयोग नगर्ने हो भने र हिजो विषादी छर्यो आज बजारमा लाने किसिमको काम नगर्ने हो भने मलाई लाग्छ हामीले यो कुनै पनि उत्पादक डराउनु पर्दैन अवशेषबाट अहिले हाम्रो जाँचबाट पनि त्यो किसिमको हामीले रिजल्ट छौँ अर्को अहिले मलाई अचम्म लागेको यो हाम्रो सरकार कसरी काम गर्छ भनेर कहिले अल्मल्न पर्छु क्या म <laughs> जस्तो बजार छ बजारमा अङ्ग्रेजीमा सामान लेखिन्छ देखिँदैन मान्छेले बुझ्दैन के गरी प्रयोग गर्ने भन्ने कुराको त्यत्रो ठुलो तपाईँको मास चाहिँ उत्पादनमा हालिने विषादी को प्रयोगको सूचीहरू जसरी जुन तरिकाले ठुला अक्षरले जसरी बुझिने भाषामा प्रयोग गर्नु पर्थ्यो त्यसरी लेखिएको छैन त्यो त जसरी तपाईँले पनि देख्नु भएको छ बजारमा मैले पनि देखेको छु त्यो हिजो बजारमा बेच्ने अनुमति दिने सरकारका को को मान्छेलाई कारवाही हुन्छ मैले पहिलो कुरा क्लियर के पारौँ भने विषादीको मात्रै होइन रासायनिक विषादी मात्रै होइन मान्छेको औषधिमा पनि हाम्रो देशमा बन्दैनन् बाहिरको देशमा बन्छन् हामीलाई नेपाली मात्र लेखेर उनीहरूले दिँदैनन् यो देशमा उद्योग कल कारखाना हुन्थे भने उहाँहरूलाई हामीले कम्पल्सन गर्न सक्थ्यौँ होला यो हामीले बाध्या नकारात्मक परिस्थितिलाई सबैले स्वीकार्नु पर्यो मान्छेको औषधिको बाहिर पनि इङ्ग्लिसमै लेखेको हुन्छ तर डाक्टरले भनेर हामी जस्तो सोझा साझा बिरामीले पनि उपयोग गरेका छौँ अब यो काम हाम्रो कृषि कर्मीबाट भइराखेको हो पर्याप्त नभएको होला अथवा मान्छेकै शरीर जति विषादीलाई ख्याल नगरेको कुराले पनि यो उपज होला र सरकारले कारवाही गर्ने भन्ने चाहिँ चिज जहाँसम्म गर्नुभयो हामीले पचहत्तर मेट्रिक टन रासायनिक विषादी यो देशमा अप्सोलेट विषादी थियो सम्बन्धित निकायले नै त्यसलाई डिस्पोज गर्नुपर्छ भनेर जर्मनमा विभिन्न ठाउँमा लगेर त्यसलाई गरियो अब अहिले हाम्रो अनुगमन जति चाहिने हो त्यति नभएको होला त्यो कुरा म स्वीकार्न तयार छु तर हामीले पटक्कै केही नगरेको त्यो चिज बुझाउनै नखोजेको यो चाहिँ जसरी मिडियामा आएको छ बाहिर आएको छ यो कुरा म स्वीकार्न तयार छैन हस् म त्यसमा आउँछु <laughs> म खड्काजीसम्म आउनुभन्दा अगाडि हाम्रा केही साथीहरूले लेखेका केही कुराहरू भन्छु फेसबुकमा अर्जुन गिरिजी लेख्नुहुन्छ विषादीको प्रयोग बढ्दो छ हुन त कृषकहरूले विभिन्न प्रकोपबाट तरकारीलाई जोगाउनको लागि विषादीको प्रयोग गर्ने गरेका हुन् तर विषादीको मात्रा बढी प्रयोग हुँदा मानव स्वास्थ्यमा प्रतिकूल असरको सम्भावना छ त्यसको मुख्य त राज्यकै जिम्मेवारी हो जस्तो मलाई लाग्छ कि सरकारले निश्चित मापदण्डका लागि त्यस्तो नीति बनाउन सक्दैन के सरकारले किसान सचेत र जागृत गर्न एफएम रेडियो टेलिभिजन पत्र पत्रिका विभिन्न माध्यमहरू प्रयोग गर्न सक्दैन भनेर लेख्नुहुन्छ गीता थापाजी नुवाकोटबाट भन्नुहुन्छ पसलमा नै विषादी बेच्न नदिए हुँदैन त्यस्ता गलत विषादीहरू नभए किसानलाई तालिम दिनु पर्यो विषादी कसरी प्रयोग गर्ने भनेर सिकाउनु पर्यो जसले कसैको स्वास्थ्यमा असर पर्ने हो त्यो कुरा सिकाएर मात्र प्रयोग गर्न दिनु पर्यो नि त भनेर भन्नुहुन्छ त्यसै गरी वरूण पनेरीजी लेख्नुहुन्छ विषादीको प्रयोग राजधानीमा मात्रै हेर्ने हो सरकारले जिल्लातिर हेर्ने काम गर्नु पर्यो नि हाम्रो सुदूरपश्चिमबाट पनि त थुप्रै तरकारी बाहिर जान्छ कि त्यहाँ विषादी छैन भनेर सोध्नुहुन्छ बलबहादुर खले रोल्पाबाट लेख्नुहुन्छ आज हाम्रो नेपालमा किन उत्पादन गर्ने एउटा एउटा तर नाफा अर्कोले खान्छ सरकारले नियम कानुन बनाउन नसकेर किसान भारमा परेका छन् भनेर भन्नुहुन्छ यहाँ धेरै त्यस्ता विचारहरू आएका छन् मैले चाहिँ खड्गा जिल्ला सोध्न खोजेको अघि हाम्रो जेसीजीले भन्नुभयो उहाँ कृषि विभाग भाषामा चाहिँ बसेर हेर्दाखेरि हो त औषधि पनि त अङ्ग्रेजीमै आउँछ हामी यता चाहिँ बिरामी भएर औषधि खाइरहेछौँ भनेपछि किसानको चाहिँ नेपाली पाइएन भनेर हामीले भन्न मिल्छ त भनेर अब यसको उपाय के हो त अब हामी उत्पादन गर्नु नसक्ने हामी हाम्रो लागि लायकको विषादी बनाउनु पनि नसक्ने ल्याउने बाहिरबाटै त्यसले हाम्रो लागि नेपालीमा लेखेर हाम्रो कत्रो बजार छ र उसले नेपालीमा लेखोस् के छ त उपाय के छ त खड्काजी तपाईँहरू बाह्र लाख किसानको चाहिँ प्रतिनिधित्व गरेर हिँडा मान्छे बताइदिनु पर्यो <laughs> धन्यवाद धेरै किसानका चाहिँ त साथीहरूले धेरै ठाउँबाट गीता थापा हाम्रो वरुणजी अझ बलबहादुर रोल्पा होइन हाम्रो नवराजजी अर्जुनजी धेरैले प्रश्न सोध्नु भएको छ एउटा यो खुसीको कुरा चाहिँ के हो भने अब विषादीको प्रयोग इत्यादिबाट आएका तरकारीहरू उपभोग योग्य चाहिन्छन् यसले खराब गर्छ भन्ने एउटा यसले के देखाउँछ भने चेतनाको लहर माथि उठेको छ त्यस कारण सरकारको दायित्व अब के हो भने यो लहरसँगै आफ्नो प्रशासन यन्त्रलाई पनि अगाडि बढाउने होइन अब परम्परागत एनजिसिजीले भने जस्तै हामीले दुई चार ठाउँ यसो हेऱ्यौँ हेरेका ठाउँ पाइएन त्यस कारण छैन भनेर चुप्लाएर बसेर त भएन नि त्यसको सट्टा हामी भन्न सक्छौँ कि यस्ता किसिमका कुनै छ भने ल किसानहरूले हामीलाई दिनुहोस् अथवा उपभोक्ताहरू तपाईँहरूलाई दिनुहोस् होइन एक्जाम्पल लिएर आउनुहोस् हामी त्यसमाथि कारवाही गर्छौँ होइन अथवा दिने मान्छेहरूको नाम ननिकालौँ होइन त्यसलाई हामी सुटुक्क पुरस्कार दिन्छौँ चाहियो नि त इन्सेन्टिभ जसले गर्दा त्यो टोटल्ली क्लियर होस् एउटा कुरो सरकार अलिक बढी मैले भन्नुको मतलब अलिक प्रोएक्टिभ हुनु पऱ्यो क्या होइन त्यस कारण अब यो अब अहिले तपाईँले भन्नुभयो लेभलिङको कुरो त्यो चाहिँ होइन अन्तर्राष्ट्रिय रूपमै छ कि जहाँ उपभोक्ता जस्ता प्रकारका छन् र त्यसलाई दिनुपर्छ भन्ने तपाईँको चाहिँ त एफएओदेखि लिएर होइन यो हाम्रो के भन्छन् उदेखि सबै नियम उसमा चाहिँ छ अन्त उसमै अनुबन्धमै छ त्यही कारण नेपाल सरकारले सिर्फ एउटा जारी फरमान जारी गर्नुभएको छ कि नेपालमा बेच्ने पेस्टिसाइड्सहरू अत्यन्त चाहिँ के त ऊ भएको हुनाले यो के भनौँ यो अशिक्षित बढी चाहिँ होइन हाम्रो चाहिँ पढ्न लेख्न नजान्ने नेपाली नै पढ्न लेख्न नजान्ने होइन किसानहरू छन् हो त्यस्तो किसिमको भएको हुनाले होइन नेपाली लेखिएको बिना अभावसहित चाहिँ प्रयोग गर्न के अरे आयात गर्न पाइने छैन तपाईँहरू बेच्न सक्नुहुन्न भनेपछि अनि त्यो भयो भने अघि तपाईँ सुरुमा मैले तपाईँले तपाईँलाई अघि सुरुमा मैले सोद्धाखेरिमा विषादी प्रयोग नगर्ने हो भने नेपालको खेती किसान चाहिँ पूर्व परापूर्व कालमा जान्छ भनेर भन्ने अहिले विषादी नेपालमा बनाउनु नसक्ने अनि नेपालीमा नलेखी ल्याउनु नपाउने भन्यो भने त अनि किसान त मर्ने भयो नि त खड्गाजी तपाईँहरू किसानको चाहिँ हकितका लागि लागिरहनु भयो त्यही भएर मैले भनेको पहिलो कुरो त्यसरी गरेर हामी होइन यो कहीँ त अन्तर्राष्ट्रिय निगमहरू जो छन् तिनीहरूबाट अर्डर लिन पनि सक्छौँ दोस्रो कुरो तपाईँले लाइसेन्स दिँदा होइन तपाईँले चाहिँ त त्यो जुन चाहिँ त यी के अरे पसल बजार सबले जसले बेच्छन् तिनलाई कागज गराउन सक्नुहुन्न तपाईँले नेपालीमा यसको एपेन्डेज नदिकन उसले त त्यहाँ के अरे फोटोकपी गरेर अथवा इत्यादि गरेर दुनियाँ गरेर एउटा यो यो यो खराबी यो हुन्छ है भनेर भन्न सक्दैन भनेको बेच्ने मान्छेले नै नेपालीमा बनाएर बाँड्न सक्छ किनभने उसले त अङ्ग्रेजी <coughs> होइन पहिले बेच्ने जो लाइसेन्स दिने हो त्यसलाई त्यो पेस्टिसाइड सम्बन्धी नभएको मान्छेलाई लाइसेन्स दिनै भएन जस्तो तपाईँ औषधि पसल अहिले कुरा गर्नुभयो नि औषधिमा सहिलो छ किनभने त्यहाँ चाहिँ के के भन्छ नि यो हेल्थ एसिस्ट्यान्ट अथवा यस्तो कुनै मेडिकल व्यक्ति नभएको पसलले लाइसेन्स पाउँदैन तपाईँ नै जल्ला मल्ला त्यसलाई लाइसेन्स दिने अब मलाई थाहा छैन है फेरि त्यो क्राइटेरिया छ भने भनौँ किनभने यसरी हामी इन्टेन्सिभली कुरा पनि एक मिनट यो सिद्धाइहाल्नु त्यस कारण पहिलो अब फेरि मलाई यो प्रश्न नआओस् भनेर <laughs> होइन त्यस कारण चाहिँ होइन एउटा चाहिँ त्यसको क्राइटेरिया फिक्स गर्नु पऱ्यो तिनीहरूको योग्यता फिक्स गर्नु पऱ्यो उनीहरूको लायबिलिटी ड्युटी फिक्स गर्नु पऱ्यो होइन नभए आवश्यक पर्दाखन होइन डेमोन्स्ट्रेसन चाहिँ सरकारले गर्नु सक्नु पऱ्यो आएर ल्याउँ भन्नु पऱ्यो हामी जस्ता किसान सङ्घ सङ्गठन छौँ होइन म मात्रै होइन होइन हाम्रो किसान सञ्जालै छ तपाईँको यो लोकप्रिय चाहिँ माध्यमबाट म भनौँ होइन हामी सबै चाहिँ के त किसान सङ्घ सङ्गठनहरूको होइन नेपालबाट सञ्जालै बनाइरहेका छौँ होइन अधिराज्यभरि हजुर यसरी प्रयोग गर्नुपर्छ अहिले त हाम्रो त तपाईँ होइन अहिले त हाम्रो त सुरुवातै के भएको थियो अर्ग्यानिक खेती नारै विषादी कसरी प्रयोग गर्ने भनेर तालिम दिनु भएको छ कि छैन होइन यो महिलाहरूको विषयमा छुट्टै छ हाम्रो तालिम नै छ छ <laughs> पनि किन भन्नुहोस् न किन महिलाहरूलाई भन्नुहोस् न किनभने गाउँमा के गर्ने तपाईँले देख्नु भएको थियो केटा मान्छेले गएर कहिले गर्छ अब केटा गराउने त्यो महिला जो छन् ती गरिरहेकाहरूको सुरक्षित गर्नलाई हामीले ट्रेनिङ केही म आउँछु मलाई केही श्रोताहरूले अरू पनि कुराहरू लेख्नुभयो सीमामा रहेका पशु तथा कृषि क्वारेन्टाइनहरूले कहिले रिपोर्ट दिन्छन् नेपाललाई विदेशबाट आउने तरकारीमा कसरी भेटियो चाहिँ विषादी एउटा विदेशबाट आउने तरकारी नाप्न नसक्ने नेपाली नेपालीबाट नेपालीलाई चाहिँ डोहाउने के हो यो भनेर लेख्नु भएको छ केशव उपाध्यायजीले त्यसै गरी टेकराज भण्डारीजी भन्नुहुन्छ यसरी चाहिँ विषादी भएका सामानहरू बेचिरहँदा चाहिँ विष खाएको हेर्ने सरकारबाट जनताले के आश गर्ने मृत्यु कि राहत यो कृषि विभाग महानिरीक्षक डाक्टर युवक दोज जोशीजीलाई सोधिदिनु पर्यो भनेर भन्नुभएको छ कृपा भण्डारीजी भन्नुहुन्छ विषादी मिसाइएको हो कि होइन भनेर परीक्षण गर्ने प्रविधि देशव्यापी रूपमा छिटो सञ्चालन गर्न कस्तो पहल हुँदैछ यो काठमाडौँको मात्र समस्या होइन छिटो कमाउने रहरमा स्वास्थ्यमा खेलवाड गर्नेलाई त कारवाही हुनु पर्यो कारवाही कसले गर्ने हो यसको निमित्त अनुगमनको लागि कस्तो रणनीति अप्नाउँदैछ सरकारले भनेर लेख्नुभएको छ मैले समग्र प्रश्नहरू सेरोफेरोमा आएका छन् हामी त्यसमै छलफल गर्छौँ केही साथीहरू अघि नै पर्खेर बस्नुभएको छ टेलिफोनमा म उहाँलाई लिइहाल्छु दैलेखबाट छविरी जाजी हुनुहुन्छ छविजी नमस्कार नमस्कार नमस्कार हजुर नमस्कार पहिला त मैले तपाईँहरूले पहिला त विषादी बिक्री वितरण गर्ने पसलमा छापा मारेर विषादी नष्ट गर्ने अभियान सुरु गर्नुभएको छ कि छैन र यस्तो विषादी प्रयोग गर्ने कतिजनाले अहिलेसम्म कारवाही गर्नुभयो र तरकारीमा विषादीहरू प्रयोग गरे त भन्नुहुन्छ के विचार विचार जनताहरूलेसँग प्रशस्त रकम भएको छैन र उनीहरू कसरी बढी उत्पादन गरौँ र किराहरूबाट विषाणुबाट आफ्नो तरकारी बचाउनको लागि अब तरकारी बिचारी प्रयोग गर्ने भयो त यिनीहरूलाई अन्य विकल्प सरकारले बेरोजगार युवालाई रोजगार दिलाइदिएको भए यिनीहरूले यस्तो तरकारी उत्पादन गरेर यिनीहरूले यस्तो गर्न त यिनको चाहना छैन होला र अहिले अनि राजधानीमा मात्र नभए यो योजना चाहिँ जस्तै यो अन्य जिल्लामा पनि सञ्चालन गर्नु पर्यो र सर्वसाधारणमा चेतना फैलाउनु पर्यो र अन्तमा त्यो अन्य उत्पादन जस्तो बढी उत्पादन गर्ने बिउ वितरणहरू जनतालाई चाहिँ उपलब्ध गराइदिनु हस् धन्यवाद छवि रिचाल दैलेखबाट हामी डोटीतिर लाग्छौँ डिबी पुन्जी हुनुहुन्छ डिबीजी नमस्कार हजुर नमस्कार साथी अतिथिहरूलाई पनि मेरो नमस्कार नमस्कार मेरो प्रश्न हजुरलाई के भन्दाखेरि अहिलेसम्म हामीले जस्तो तरकारी खाए नि खायौँ होइन अब हामीले ढुक्क भएर विषादी रहित तरकारी कहिलेदेखि खान पाउँछौँ होला हस् त टिभी पुन टोटीबाट प्रश्न गम्भीर छ उहाँले जवाब दिनु हामी म बजाङतिरबाट गजेन्द्र बहादुर रोकायाजी हुनुहुन्छ गजेन्द्रजी नमस्कार हेलो हजुर नमस्कार अनि अतिथिज्यूलाई पनि नमस्कार हजुर मेरो चाहिँ प्रतिक्रिया के छ भन्दाखेरि नेपालमा तरकारी बालीमा जथाभावी चाहिँ रासायनिक विषादी प्रयोग भइरहेको छ कतिपय ग्रामीण बस्तीमा बस्ने किसानहरूले के कति मात्रामा चाहिँ विषादी छर्कने हो भन्ने कुरा थाहै हुँदैन त्यस्तै विडम्बना के छ भन्दाखेरि ग्रामीण बस्तीमा बस्ने किसानलाई सुझाव सल्लाह दिने प्राविधिकहरू छैनन् त्यही पनि नेपालमा एक एक कृषि प्राविधिकको भागमा कम्तीमा पनि घर दुरी पर्छ के एउटा प्राविधिकले घर दुरी हेर्न सक्छ त त्यस्तै सरकारले प्राविधिकहरू थपी आइपिएमका सिद्धान्तहरू लागू लागू गरी स्वस्थ तरकारी उत्पादन र देशमा रहेका बेरोजगार रहेका चाहिँ युवाहरूलाई रोजगार दिई लगी देशको आर्थिक स्थितिमाथि उठ्ने थियो हस् धन्यवाद उहाँले बजाङबाट महत्त्वपूर्ण कुरा उठाउनु भयो कति कृषि प्राविधिक हामीले राखेका छौँ र कति किसानलाई भेट्न सक्ने तिनीहरूले म आजको अन्तिम श्रोता लिन्छु हामीले धेरै श्रोताले कोसिस गरिरहनु भएको छ तर सबैलाई लिन सक्दैनौँ दाङबाट देवराज भण्डारीजी हुनुहुन्छ नमस्ते देवराजी मेरो प्राविधिक म कृषि प्राविधिक मेरो आजका पाहुना नमस्कार विशेष गरेर म त्यो नेपालीमा जुन लेबल ल्याउन सकिन्न हामीले विदेशबाट विषादी ल्याउने नेपालमा उत्पादन छैन भन्ने विषयमा केन्द्रित रहेर एउटा जिज्ञासा राख्न अथवा प्रश्न राख्न खोजेको इजरायल म इजरायलको अलिकति अनुभव छ म त्यहाँ बसेको थिएँ इजरायल हाम्रोभन्दा धेरै सानो राष्ट्र हो उसले विदेशबाट कुनै पनि प्रोडक्ट तपाईँको एउटा बिउ बिजनको प्याकेट एउटा उसलाई भेटनेरीहरू औषधि ल्याउँदाखेरि प्रत्येक वस्तुमा प्रत्येक उत्पादनमा उसले आफ्नो देशको भाषामा औषधि नलेखिकन बजारमा बजारमा अथवा किसानसम्म पुग्दैन जबकि त्यहाँका किसानहरू धेरै शिक्षित छन् हामीभन्दा हाम्रो देशमा भन्दा धेरै शिक्षित छन् तर हामी कहाँ चाहिँ अहिले पनि त्यो छैन हामीले चाहिँ आयात गर्ने कम्पनीहरूलाई त्यो अनिवार्य रूपमा नेपाली भाषामा अथवा स्टिकर टाँसेर हुन्छ अथवा लेबल नै नेपाली लगाएर हुन्छ त्यो बजारमा ल्याउने प्रबन्ध मिलायो भने औषध विषादीको प्रयोग चाहिँ अलिकति कम गर्न सकिन्छ कि भन्ने धन्यवाद देवराज भण्डारी दाङबाट कृषि प्राविधिकले प्राविधिक कुरा तर महत्वपूर्ण गर्नु गर्नुभयो जे जे कृषि विभागमा बसेपछि तपाईँहरूले चाहिँ नेपालीमै लगाउनुको लागि केही विशेष पहल गर्यो भने सकिन्छ कि यो चाहिँ एउटा महत्वपूर्ण विषयका रूपमा अगाडि आए सरकारले के सोच्दैछ एकदमै सोध्दैछ म धेरै खाले धेरै प्रश्नकर्ता साथीहरूको एकै खाले प्रश्न पनि छ पहिलो कुरा त नेपालमा विषादी बेच्ने विषयमा रजिस्टर जुन चाहिँ जसले पाए उसैले बेच्छ भन्ने कुरामा स्वीकार दिन हाम्रो के छ भने लाइसेन्सिङ सिस्टम छ तालिम दिएको मान्छेले मात्रै जसको इजाजत छ उसले बेच्न पाउँछ यो चाहिँ करेक्सन गरौँ र धेरै कुराहरू के छ भने साथीहरूको जस्तो लेभलको विषादीमा लाइसेन्स लिने मान्छेले पहिले त विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखाबाट रजिस्टर तालिम लिइसकेर त्यहाँबाट पत्र लिनुपर्छ उसले जाँच पास गर्नुपर्छ जसले पाए उसले बेच्न पाउँदैन यो व्यवस्था सरकारी व्यवस्था छ र लाइसेन्स राखेर उसले बेच्छ यदा कदा अर्को सालासालीलाई बेच्न लगाएको छ भने कारवाही पनि भएको छ र जहाँसम्म विदेशबाट आउने विषादीको लेभल नभएर नेपालीमा नभएर यसले मिसयुज बढ्यो भन्ने धेरै प्रश्नकर्ता साथीहरूको जिज्ञासा छ यसमा मैले स्पेसिफिक नाम लिन चाहिँ यसमा के छ भने हामीले पनि जस्तो विभिन्न यो आइपिएम कार्यक्रम भयो जिल्ला कृषि विकास कार्यालयको कार्यक्रमबाट सेवा केन्द्रबाट जाँदाखेरि जस्तो विभिन्न विषादीलाई अब फोरेट भन्यो भने अब फोरेटै भन्ने जस्तो भयो नुवान भन्यो भने नुवानै भयो त्यसलाई नेपालीमा भनेको लेखेको र बाँडेको छ पर्याप्त मात्रा भन्न नगएको हो र जहाँसम्म इजरायलको कुरा ल्याउनुभयो म पनि दुई महिनासम्म इजरायलमा बसेको थिएँ यसमा हेर्दा मैले के देखेँ भन्दा त्यो पछिल्लो अवस्थामा उनीहरू अलिकति इफिसियन्ट भए हाम्रो चाहिँ कृषि के भयो भने यतिका धेरै मान्छे कृषिमा लाग्नुपर्ने विकसित देशको र हाम्रो जस्ट उल्टो छ थोरै मान्छे कृषिमा लाग्छन् धेरैले खाना लाउन पुग्छ हाम्रो धेरै मान्छे लागेर पनि खाने बेलामा बाहिर लखटेको जस्तो स्थिति छ यो हुनुको विडम्बना के भयो भने कृषि व्यावसायिक र व्यवस्थित नभएको उपज हो र मैले एक दुईवटा स्पेसिफिक कुरा गर्दा जस्तो यहाँ चाहिँ हाम्रो म तपाईँलाई सजिलोसँग सोधिदिन्छु किन समय कम भएको हुनाले तपाईँहरू बजारमा बनिसकेको तरकारी अहिले चेक जाँच गर्दै हुनुहुन्छ प्रयोग कसरी गर्छन् भनेर अनुगमन गर्नु छ भनेर सोध्नु प्रयोग गर्ने विषयमा पनि हामीले हेरेका छौँ उहाँहरूले धेरै ठाउँमा सही तरिकाले प्रयोग गर्नु हुँदैन जस्तो किरालाई प्रयोग गर्नुपर्ने कुन अवस्था हो भन्ने हाम्रो सबभन्दा पहिला मूल्याङ्कन गर्नुपर्छ इकोनोमिक थ्रेसोल्ड लेभल बन्छ त्यो आवश्यकता परे मात्रै प्रयोग गर्नुपर्ने हो यो भनेको कुरा मान्छेको शरीरलाई जस्तो पशु वस्तुलाई ख्याल दिन्छन् अलि थोरै त्यसपछि कृषिलाई त्यति ध्यान दिन्नन् कि समस्या यहाँनिर हो यो चाहिँ के हो भने त्यति बहुमूल्य चिज नभए जस्तो ठानेको कारणले हेफजाड युज अथवा प्रश्न अर्को प्रश्न किसानले ल मेरो मैले कतै प्रयोग गरेको चिजमा बढी विषय त हालिन भनेर चेक जाँच गर्नु पर्यो भने सबैभन्दा नजिकको निकाय कुन हो जहाँ छ विषादी प्रयोग गर्ने अहिले जाँच गर्ने हामीले काठमाडौँमा मात्रै सुरुवात गरेका छौँ धेरै साथीहरूको जिज्ञासा अत्यन्त राम्रो आएको छ देशका विभिन्न ठाउँमा यो पुर्याउने रूपमा सरकार लाग्नुपर्छ लाग्ला यही पनि सञ्चालन गर्न हेर्नुहोस् मूल्य धेरै यसको लगातार बिजुली सप्लाई हाम्रो जस्तो देशमा धेरै कुराहरू गाह्रो छ साथी र वास्तवमा हामीले ब्याट्री अनि रेगुलर पावर सप्लाई ब्याकअप त्यसपछि यसमा खट्ने चार आठजना साथीहरू लगातार चौबिसै घण्टा हाम्रो कामको नेचरका आधारमा हामीले बल्ल बल्ल एक ठाउँमा गरेका छौँ र हाम्रो लक्ष्य आगामी समयमा भएकोमा हामीले देशका विभिन्न ठाउँमा यसलाई पुर्याउने सोच एकजना श्रोताले रूपन्देबाट सुन्नु भएको छ धनबहादुर नेपालजी हामीलाई एसएमएसमा लेख्नुहुन्छ हाम्रा पनि विषादी आउँछ भन्छ मेसिन चाहिँ कहिले आइपुग्छ भनेर <laughs> एकदमै राम्रो जिज्ञासा राख्नु राम्रो हो र हामीले देशका जहाँ जहाँ बढी विषादी प्रयोग हुने ठुल्ठुला होलसेल मार्केटहरू र त्यस्तो ठाउँमा आउँछ कहिलेसम्म हामीले अहिले मैले ठ्याक्कै तिथिमिति तोक्न सक्दिनँ यसको लागि हामीले बजेट व्यवस्था गर्ने माग गर्ने कुराहरू गरेर अगाडि बढाउँदैछौँ हस् खड्काजी अन्त्यमा किसानले उपयोग आफूले मेहनत गर्नुभन्दा अगाडि नै उनीहरूलाई सबै कुरा जानकार हुने चेक जाँच गर्न मिल्ने सिस्टम बनाउनका लागि पहिलो कुरो तपाईँहरू धेरै ठुलो सङ्गठनमा बसिरहेको मान्छेहरूको जिम्मेवारी के हो तपाईँहरू के गर्दै हुनुहुन्छ एउटा योजना बनाइदिनुहोस् र सरकारले इमिडिएट गर्नुपर्ने के हो त्यो पनि भनिदिनुहोस् पहिलो कुरो त हामी उपभोक्ता नै बढी चाहिँ के त चेतनशील हुनु पर्यो बजार गएर चिल्लो काँक्रो किन्ने होइन यसो किरासिरा पनि लाग्यो घुमर्का काँक्रो हो भने बरु यो किरा त म पनि बाँच्छु भन्ने कन्सियसनेस आउनु पर्यो एउ त्यसले गर्दा के हुन्छ भने किसानलाई राम्रै मात्रै उत्पादन गर्दा चिल्लो मात्रै बनाउँदाखेरि बिक्री हुन्छ भन्ने कुरो होइन भन्ने मेसेज गयो भने पहिलो कुरो सबभन्दा राम्रो मलाई त्यहाँनिर लागेको छ दोस्रो किसान सङ्घ सङ्गठनहरूको भूमिका यस विषयमा अत्यन्त गम्भीर छ र त्यसलाई नेपाल सरकारले बढी चाहिँ त सहयोगको रूपमा लिएर जानुपर्छ उहाँहरूकै एक्सटेन्सन कार्यक्रम जुन छ त्योसँग घुलमिल गरेर हामी गएर होइन हाम्रा आफ्ना सदस्यहरूलाई हाम्रा आफ्ना चाहिँ त जिल्ला तहदेखि लिएर तपाईँको गाउँ तहसम्मका हाम्रा जो एकाइ छन् त्यो अब तपाईँ हाम्रै बजार बकुल्लहरमा सर्व सुविधा सम्पन्न केएन प्लाजा प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर